साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले अपरान्नको चार बज्यो अहिले अपरान्नको चार बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस इस अर्पण खबरको साथमा एटिच्युट multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निंग एकेडमी खैरोहनी चार पर्सा नारायणी डेभलपमेन्ट बैंक माथि मोबाइल नम्बर अन्ठानब्बे चार एक र अन्ठानब्बे चार त्रिपन्न शून्य नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केचा सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सजिता हमाल अब खबर विस्तारमा भारत भ्रमणमा रहेका नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज भारतका प्रधानमन्त्री उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नु भएको छ बिहान नयाँ दिल्लीमा भएको भेटमा भारतीय प्रधानमन्त्री सिंहले तोकिएको समयमा संविधान सभा चुनाव हुनुपर्ने आफ्नो देशको चाहना भएको बताउनु भएको छ उहाँले संविधान सभा चुनावका लागि आवश्यक सहयोग गर्ने आश्वासन समेत दिनुभएको छ त्यस्तै नेपालसँग उहाँ बसेको होटल ओबेरोईमा भारतका परराष्ट्र सचिव सञ्जन मथाईले भेट गर्नु भएको छ भ्रमणमा सहभागी मालिका विदेश विभाग सदस्य राजन भट्टराईका अनुसार त्यस अवसरमा नेता नेपालले नेपाल अहिले संविधान सभाको नयाँ निर्वाचनको सम्मुखमा रहेकाले स्वतन्त्र निष्पक्ष निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न भारतसहितका अन्तर्राष्ट्रिय मित्रहरूको साथ र सहयोगको आवश्यक रहेको बताउनु भएको थियो यसै गरी नेता नेपालले भारतीय नेता डीपी त्रिपाठी लोकसभाका सदस्य सञ्जन सिंह वर्मासँग पनि आजै बिहान भेट गर्नु भएको छ एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउने प्रस्ताव राखेको स्वीकार गर्नुभएको छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले सांस्कृतिक राजा राख्ने प्रस्ताव भट्टराईले गरेको बताएपछि भट्टराईले त्यसको खण्डन गर्दै ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेको बताउनु भएको हो थापासँग युद्धकालमै भेट भएको र लामो कुरा भएको स्वीकार्दै भट्टराईले अर्धसत्य कुरा गरेर भ्रम छन खोजेको आरोप लगाउनु भएको छ राप्रपा नेपालका अध्यक्ष थापाले भने जस्तै नेपालगंजका तत्कालीन नगर प्रमुख धवल शमशेर राणासँगको घरमा भेटवार्ता भएको भने भट्टराईले स्वीकार गर्नु भएको छ कमल थापा मेरा कलेजका सहपाठी र राम्रे चिन्जानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिले नै उनी मार्फत ज्ञानेन्द्र समक्ष हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यो आफ्नो फेसबुकमा भट्टराईले भन्नुभएको छ धवल शमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो त्यहाँ मैले पार्टीको घोषित नीति अनुसार ज्ञानेन्द्र नेपाली सिंहानक बन्न तयार भएमा उहाँलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव गरे तर कुराकानीमा थापाले संवैधानिक राजतन्त्र मानिदिन आग्रह गरेकोले कुरा नमिलेको भट्टराईले उल्लेख गर्नुभएको छ आफूहरू सांस्कृतिक राजा वा बेबी किङको पक्षमा नरहेको भट्टराईले उल्लेख गर्नुभएको छ नेपाली कंग्रेसका सभापति सुशील कोइराला भदौ बीस गते भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ सभापति कोइरालाले सोही दिन साँझ पाँच बजे भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ नेपाली कंग्रेस निकट स्रोतका अनुसार भारत सरकारको नियन्त्रणमा प्रमुख राजनैतिक दलका शीर्ष नेता भारतको औपचारिक भ्रमणमा जाने सिलसिलामा सभापति कोइरालाको भ्रमण पनि तय भएको हो भ्रमणका क्रममा सभापति कोइरालाले भारतीय राष्ट्रपति प्रधानमन्त्री कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग विपक्षी दलका नेताका साथै उच्च राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ कोइराला निकट स्रोतका अनुसार भ्रमणमा अन्य भेटवार्ताको कार्यतालिका एक दुई दिनमा तय हुनेछ यसअघि कंग्रेस वरिष्ठ नेता शेरबहादुर देवालले ज्येष्ठ अन्तिम साता भारत भ्रमण गरेका थिए अहिले एमाले वरिष्ठ नेता माधव नेपाल भारत भ्रमणका क्रममा रहेका छन् सबैभन्दा पहिले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भ्रमण गरेका थिए चितवनका निजी उच्च माविहरूले अघिल्लो शैक्षिक सत्रको तुलनामा बीस प्रतिशत मासिक शुल्कमा वृद्धि गर्ने तयारी गरेका छन् अघिल्लो वर्षको तुलनामा यस वर्ष बीस प्रतिशतले वृद्धि गर्ने तयारी भइरहेको हिसान चितवनका अध्यक्ष भूपेन्द्र धितालले जानकारी दिनुभएको छ विगत तीन वर्षदेखि शुल्क वृद्धि नगरेको बताउँदै शुल्क वृद्धिको विकल्प नभएको समेत उहाँले बताउनु भएको छ सरकारले निजामती कर्मचारीको तलब र सेवा सुविधामा वृद्धि गरेसँगै हिसान चितवनले पनि शुल्क वृद्धि गर्ने तयारी गरेको छ हिसान चितवनले शुल्क वृद्धि गर्ने तयारी भइरहेको बताए पनि केही निजी उच्च माविहरूले भने शैक्षिक सत्र सुरुसँगै शुल्क वृद्धि गरिसकेका छन् उता चितवनमा क्रियाशील विद्यार्थी संगठनहरूले भने निजी उच्च माविले एकलौटी रूपमा शुल्क वृद्धि गरी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् इजिप्टमा जारी प्रदर्शन अझै उग्र भएपछि इजिप्टको सेनाले हस्तक्षेप गर्ने चेतावनी दिएको छ इजिप्टका सेना प्रमुख जनरल अब्दुल फताह र अली सिसिले आज जारी विज्ञप्तिमा पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको पद बहालीको लागि चलिरहेको आन्दोलनलाई उद्घित गर्दै आफूले आतंकवादको सामना गर्न सेनालाई म्यान्डेट दिइसकेको बीबीसी अनलाइनले उल्लेख गरेको छ मोर्सीको पद बहालीका लागि आन्दोलन गरिरहेको समर्थकहरूले भने आफ्नो प्रदर्शन जारी रहने बताएका छन् गत तीन जुलाईमा इजिप्टको सेनाले मोर्सीलाई दस ध्वस्त गर्दै सेना समर्थित सरकार बनाएका थिए मोर्चीको परिवारले भने सेनामाथि मोर्चीको अपहरणको आरोप लगाएको थियो र जिम्बावे र भारत बीचको दोस्रो दिवसीय क्रिकेट अहिले भइरहेको छ टस हारेर पहिले ब्याटिङ गरेको भारतले अहिले राम्रो प्रदर्शन गरिरहेको छ शिखर धवन र दिनेश कार्तिकको अर्धशतकी पारीसँगै भारतले सुधारिएको प्रदर्शन गरेको हो यो समाचार तयार पार्दासम्म भारतले चालिस ओभर खेल्दै चार विकेटको नोक्सानीमा दुई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 हुनु प्रसुति सम्बन्धी सेतो पानी बाग्ने छाला सम्बन्धी दाद एलर्जी रातो डाबर आउने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो दुबी मुसा कोठी डन्डीफोर दाग र यो रोग सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँका विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैरहनु चार पर्सा नयाँ भवन चितवन मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न पचहत्तर छ सय बयानब्बे र अन्ठानब्बे शून्य बहत्तर पैँसठी शून्य छ्यानब्बे घर छाएको एक वर्ष भएको छैन पानी चुहिएर म त हैरान भइसक्यो भने के तनाव लिएर बस्नु भएको हरिदाई हाम्रै रत्नगरको बेल्सीमा रहेको शिवशक्ति कङ्क्रिट उद्योग छँदैछ नि ए हो र भने म त अहिले हिँडिहालेँ शिवशक्ति कङ्क्रिट उद्योगमा हामी कहाँ block ring compound pole pillar design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 लागि ब्याङ्क रत्नगर एक सौराहा चोक चितवन फोन नम्बर शून्य छपन्न पाँच साठी शून्य छयानब्बे पाँच साठी शून्य पचासी मतदाता नामावली प्रकाशन सम्बन्धी निर्वाचन आयोगको सूचना दुई हजार सत्तरी असार मसान्तसम्म दर्ता गरेको फोटोसहितको मतदाता नामावली सबै गाविस र नगरपालिकाको ओडा कार्यालयमा यही श्रावण आठ गते प्रकाशन हुने प्रकाशित मतदाता नामावलीमा रहेको आफ्नो विवरणमा कुनै त्रुटि भएमा सच्याउन दर्ताको समयमा उल्लेख गरेको स्थायी ठेगाना हाल परिवर्तन भएको भए सार्न यही श्रावण बाह्र गतेसम्म र दर्ता भएको कुनै नाममा दावी विरोध भए श्रावण चौध गतेसम्म आवश्यक प्रमाणसहित निवेदन दिन सकिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ जिल्ला निर्वाचन कार्यालय चितवन सुन्दर सुन्दरता मेरो पहिचान सुन्दरता मात्र होइन सुन्दरता बनाउने मेरो चाहना जुन चाहना पुरा गर्नको लागि म रोज्दछु आइडिसी इन्टरनेसनल ट्रेनिङ सेन्टरलाई हो तपाईँ पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स सित्तैमा तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसियलहरू हेयर स्ट्रेट हेयर पम्प ग्यारेन्टीका साथ गरिनुका साथै पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क IT NC international training centre Tadhi बजार रिफ्रेस एक्जट स्टडी सेन्टरको भवन मेरी स्टोप सेन्टर सँगै फोन नम्बर शून्य छपन्न छ चौरानब्बे दुई सय बिस मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बयासी सात सय बयासी बालरोग विशेषज्ञ डाक्टर आउने सूचना चितवनकै ख्यातिप्राप्त बालरोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा यस टाढी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाढीमा प्रत्येक शनिबार दिउँसो चार बजे बालबालिका एवं नवजात शिशुहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडी बजार मेन रोड सम्पर्क शून्य छेपन्न पाँच साठी तिन सय एकचालिस चौबिसै घण्टा एम्बुलेन्स सेवा मोबाइल नम्बर अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पुनश फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ नेपाल कम्युनिटी डेभलपमेन्ट ब्याङ्कसँग कारोबार निक्षेपमा उच्चतम ब्याज दर मुद्दती खातामा वार्षिक तेह्र प्रतिशत व्यक्तिगत बचत तथा संस्थागत खातामा वार्षिक एघार प्रतिशतसम्म ब्याज दर सहित सुलभ ब्याज दरमा छिटो छरितो कर्जाको लागि शीघ्र सम्पर्क गर्नुहोला Nepal community development bank limited मुख्य शाखा बुटोल आठ हस्पिटल लाइन फोन शून्य एकहत्तर पाँच एकचालिस आठ सय सत्र र पाँच एकचालिस आठ सय अठार शाखा कार्यालयहरू सौ फर्सा टिकर रूपन्देही फोन नम्बर शून्य एकहत्तर चार शून्य शून्य शून्य नौ नौ र चितवन चाँडी फोन नम्बर शून्य छपन्न छपन्न चौतिस एकचालिस सम्पूर्ण फोटोग्राफरहरूमा विशेष निमन्त्रणा सम्पूर्ण फोटोग्राफिक्सहरूको क्षमता अभिवृद्धि तथा फोटोग्राफिक क्षेत्रको विकासको लागि फोटोग्राफिक्स विशेष दुई हजार सत्तरीको निम्न मिति समय र स्थानमा हुने कार्यक्रममा सहभागीका लागि हार्दिक अनुरोध गर्दछौ मिति यही श्रावण उन्नाइस गते समय दिनको दस बजेदेखि स्थान रोयल सेन्चुरी होटल प्राली नारायणगढ संयोजक प्रकाश शिवकोटी मोबाइल नम्बर अन्ठानब्बे चार पचास पैँतालिस तिन सय उनपचास पुनश कुशल फोटोग्राफर बन्नका लागि अति उपयुक्त उक्त यस कार्यक्रममा भारत तथा पाकिस्तानबाट पाल्नुहुने वरिष्ठ फोटोग्राफरबाट विशेष जानकारी प्राप्त हुने भएकोले अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दछौ सहभागी भई ज्ञान आर्जन गरौ नत्र पछि पराउला नि लाइट क्यामेरा कट कट होइन फेरि के भयो हेलो ड्रेस डिजाइनर के ड्रेस लिएको यस्तो अलि राम्रो ड्रेस लिनु पर्दैन अब राम्रो ड्रेस खोज्न कहाँ जाने ल ल आजलाई प्याकअप भोलि रत्नगर ड्रेस हायरबाट राम्रो ड्रेस लिएपछि मात्र सुटिङ सुरु हजुर विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू सुटिङ फोटो सेसन लगायत अन्य चाडपर्वको लागि ड्रेस भाडामा चाहिएमा वा किन्नु परेमा हामीलाई सम्झनुहोस् साथमा हरेक प्रकारका कस्मेटिक सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ सिलाइ बुनाइको काम सँगै ट्रेनिङ पनि दिइन्छ सम्पर्क Ratnanagar dress hire and cosmetic centre Ratnanagar दुई सिनेमा रोड टाढी चितवन मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न सोह्र एक सय सडतिस र अन्ठानब्बे एक बयालिस उना पचास छ सय बयासी बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा होइन बाबु कहाँ हो बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा बिमा हुने उइके त भाउजू देशकै ठुलो बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ महिनाको छोराको बिमा गरी आफू र छोराको भविष्य सुरक्षित पारिसके अनि बाबु अरू के के सुविधा रहेछन् त सुन्नुहोस् भाउजू बाल अमृत बिमा लेखबाट कथुङ कथासित अभिभावकको अङ्गभङ्ग वा मृत्यु भएमा तत्काल बिमा रकमको बिस प्रतिशत रकम प्राप्त हुने बच्चाको मासिक पढाइ खर्च बिमा रकमको एक प्रतिशत पुरै बिमा अवधिभर पाइने प्रिमियम किस्ता छुट हुने र बिमा अवधि समाप्ति पश्चात एकमुष्ट बोनस सहित पुरा बिमा रकम फिर्ता हुने रहेछ साथमा सबै उमेर र आर्थिक समूहका लागि अन्य दर्जनौ बिमा लेखहरू उपलब्ध रहेछन् ए साह्रै गजबको बिमा पो रहेछ बाबु लौ ल मेरो छोरीको पनि बिमा गराउनु थियो त्यही जान्छु म पनि हो भाउजू ढिला नगरौँ आजै बिमा गर्न जाउँ यसका लागि खैरनी चार पर्सा बजारमा पनि शाखा खुलिसकेको छ हजुर आजै बिमा गर्न जाउँ सम्पर्क शून्य छपन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस अन्ठानब्बे पाँच पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई कृषितर्फ आइएससी एजी इन्जिनियरिङ इन्जिनियरिङतर्फ electrical overseer electronic overseer civil overseer र कम्प्युटर ओभरसियर स्वास्थ्यतर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै अठार महिने अनमी पन्ध्र महिने CMA lab assistant veterinary JTA र नापी अर्थात् अमिन विषयमा समेत भर्ना आवेदन खुल्ला गरिएको छ इच्छुक विद्यार्थीहरूले यथाशीघ्र प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको समेत जानकारी गराइन्छ छ फारम भर्ने अन्तिम मिति दुई हजार सत्तरी श्रावण चार गतेसम्म प्रवेश परीक्षा टिएसएलसी तहको लागि दुई हजार सत्तरी श्रावण नौ गते बिहान आठ बजे डिप्लोमा तहको लागि श्रावण एघार र बाह्र गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि Nepal polytechnic institute Bharatpur Chitwan phone शून्य छपन्न पाँच चौबिस एक सय एकसठी पाँच चौबिस नौ सय छयासी पाँच बहत्तर चार सय सत्र नोटिस बोर्ड नम्बर सोह्र अठार शून्य पाँच पैँसठी चौबिस एक सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी सात सय अडसठी प्राविधिक शिक्षा आजको आवश्यकता अब दिल्लीबाट नेपाल कोलकाताबाट नेपाल मुम्बईबाट नेपाल चेन्नईबाट नेपाल आसामबाट नेपाल पन्जाबबाट नेपाल अब भारतको कुना कुनाबाट सिधै नेपाल ए भाइ यो दिल्ली कोलकाता मुम्बई चेन्नई आसाम पन्जाब के भन्या आएमी गरौँ है आएमी गरौँ अब भारतबाट नेपाल आएमी गरौँ अब भारतको कुनै पनि कुनाबाट ग्लोबल आइएमी ब्याङ्कको सहकार्यमा युनाइटेड ब्याङ्क अफ इन्डियाबाट नेपाल आयामी गर्नुहोस् आजै आयामी गर्नुहोस् आजै पाउनुहोस् आइएमी सम्पर्क अरुण इम्पेक्स टाढी शाखा रत्नगर एक सौराहा चौक फोन शून्य छप्पन्न पाँच बैसठी चार सय पच्चिस र पाँच बैसठी चार सय सत्ताइस वर्षा शाखा खैरहनी चार चौबिस कोटी चोक फोन नम्बर शून्य छप्पन्न छब्बिस आठ सय सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस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 श्रेष्ठ कसको सृष्टि प्रेम तिमी कसको वरदान हो माया नलाउन हुने भुवन प्यासी यो जुनीलाई मात्र होइन जुनी जुनीलाई र साथमा रत्नगर कला मन्दिर र वर्षा कला मन्दिरको बेजोड नृत्य प्रस्तुति मेथी दुई हजार सत्तरी श्रावण एक्काइस गते स्थान जनज्योति हल पर्सा बजार समय साँझ चार बजे sponsor Chaudhary photo video mixing centre Parsa बजार को स्पोन्सर विमदेव सुनचादी पसल पर्सा बजार ticket sponsor PC sound and mobile house Parsa बजार sound partner Chitwan sound service Bharatpur media partner radio Arpan एक सय चार थोक्लो पाँच मेगा हर्स बेसो टेलिभिजन र चितुन दर्पण साप्ताहिक सह आयोजक रत्नगर कला मन्दिर आयोजक पर्सा कला मन्दिर पर्सा बजार पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम मार्शल इम्पोरियम लाखौँको सपना बाइक चढ्ने